सोच्दा सोच्दै 留。 सोच्नु कसरी जिन्दगी अरूको आफ्नै जीवन डुबिसक्यो बुझ्नु सरी भावना आरको सक्यो सोचिँदा सोच्दै जिन्दगी यो फल पायो बनिसक्यो रहेको जीवन रहेछ मात्र जीवन पीरा सम्झेको जीवन